कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित कार्यक्रम अजर अमर गीतहरूको दुई सय अठारौं श्रृंखला आज श्रद्धानतपूर्वक नेपाली सांगीतिक जगतका एक नक्षत्र गायिका संगीतकार तारादेवीमा समर्पित छ काठमाण्डुको नैकापमा जन्मेकी तारादेवीको गायन शुरू भयो एघार वर्षको उमेरमा आफ्ना गुरू उस्ताद भैरव बहादुर थापासँग पहिलो रेकर्ड दुई हजार एघार सालमा तिमी र हामी भेटौंला फूलबारी छेउमा यही गीतबाट शुरू भयो उनको युगल गायन नेपाली संगीत आकाशमा धेरै कलाकारसँग युगल गायनको रेकर्ड राख्ने तारा देवी नारायण गोपालको पहिलो युगल गीत पनि उनीसँगै थियो प्रेमदोज प्रधानको ऐना नभए पनि उनीसँगै थियो उदित नारायण झाको युगल गीत प्रकाश श्रेष्ठ दीपक खरेल यी धेरै क्रमहरूको चर्चा हुनेछ तारादेवी भन्ने बित्तिकै एउटा यस्तो नाम हुन्छ कसैले राम्रो गायो भने वा कुनै कन्याको स्वर सुमधुर भयो भने कस्तो तारादेवीको जस्तो आवाज भन्ने चलन छ नेपाली रेडियोको विद्युतीय तरंगमा पहिलो महिला स्वर लहरीमा कोइली देवी रानु देवी नुरा देवी चन्दा देवी र त्यही क्रममा तारादेवीको यात्रा शुरू हुन्छ नेपाली संगीत जगतमा गीतकार चाँदनी शाहलाई स्थापित गर्ने एउटा आवाज थियो तारादेवीको नेपाली संगीत आकाशमा गीतकार ईश्वर वल्लभलाई चिनाउने पहिलो आवाज थियो तारादेवी फुलन फुल फुलाई धरती आकाश ओर्ली आउला नेपाली संगीत आकाशमा चेतन कार्कीलाई पहिलो स्थापित गर्ने गीत थियो तारादेवीको स्वरमा दाईलाई बोलाउ भने लेख स्वर पुग्दैन यस्ता धेरै गीतकारहरू छन् जसलाई तारादेवीको स्वरले स्थापित गरेको इतिहास पाइन्छ तारादेवी भन्ने बित्तिकै एउटा दुखान्त निधनको सम्झना आउँछ हिजो काठमाण्डुमा सम्पन्न भएको आस्था कला केन्द्रको कार्यक्रममा गायिका लोचन भट्टराई गीत गाउँदा गाउँदै गाउनै नसक्ने भएपछि रून थालिन् र उनले सम्झिन् तारादेवीका जीवनका ती अन्तिम क्षणहरू अशक्त हुँदा पुरस्कार दिने हाम्रो परम्परा कहिले रोकिएला भनेर उनले प्रश्न गरिन् तारा देवीलाई कुनै एउटा सम्मान कार्यक्रममा अशक्त अवस्थामा घिसार्दै ल्याएको जस्तो दृश्य देखेर उनी भावुक भएकी थिइन् तारादेवी नेपाली संगीत आकाशमा मात्र होइन जहाँ जहाँ नेपाली छन् त्यहाँ एउटा चर्चाको विषय हो कुनै समय पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला बर्मा जाँदा बर्माको एउटा साहित्यिक कार्यक्रममा एउटा गीत प्रस्तुत गर्ने गायिकालाई चिनाउने बेला त्यहाँका साहित्यकार लक्ष्मी गुरागाईले भने यी हाम्रा बर्माकी तारा देवी हुन् त्यति बेला गिरिजाप्रसाद कोइरालाले प्रश्न गर्न बाध्य भए तपाईँहरू गायिका त चिन्नुहुँदो रहेछ नेपालका प्रधानमन्त्री सबै चिन्नुहुन्छ त्यति बेला त्यहाँ उपस्थित ती गायिका नानीले भनिन् हामीलाई तारादेवी बाहेक हामी कोही चिन्दैनौ यसरी नेपाल बाहिर जहाँ नेपाली बसेका छन् त्यहाँ तारादेवी चिनिन्छन् नारायण गोपाल चिनिन्छन् झलकमान चिनिन्छन् र हाम्रा दुःखका गीतहरू संवेदनाका गीतहरू सधैँ गुन्जिन्छन् नेपाली गीतलाई नेपाल बाहिर पुर्याउनमा महत्वपूर्ण योगदान पुर्याउने एक साधक हुन् जनकवि केशरी धर्मराज थापा धर्मराज थापाले नेपाली गीत बोकेर आफ्नो झोला आफ्नो यात्रासँग उनले डुवर्स आसाम भाग्सु देहरादून हुँदै नेपाली गीत छर्दै हिँडे ती धर्मराज थापाको शब्दमा र नेपाली संगीतका आधुनिक संगीतका निर्माता मध्ये एक मानिने नातिकाजीको संगीतमा तारादेवीले गाएको यो गीत एउटा युगान्तकारी गीत मानिन्छ काली पारी दाई कति राम्रो होताले भन्दा मेरो दुनियाँ सहित एउटा डायरीको पाना पल्टाउँदैछु माघ नौ गते आइतबार दुई हजार बासठी साल तारिखमा यो जनवरीको बाइस तारीक आइतबार पर्छ सोर किन्नरी तारादेवीको महायात्रा दिनभरि त्यसैमा व्यस्त रहियो यसबारे मलाई पहिलो खबर गरेकी थिइन् प्रभा अधिकारीले प्रभा अधिकारी कुनै समय संचारकर्मी थिइन् र उनले केही वर्षपछि आत्महत्या गरिन् त्यसपछि हामी नयाँ बानेश्वर पुग्यौं त्यहाँ पुगेर सम्बुजित बासकोटा र मैले महायात्राको रुटिन बनायौं त्यो एकछिनपछि को समय भावुक भयो एकजना मन्त्री आए आफ्नो भावना पोखे तारादेवीका बारेमा शवयात्राको तयारी गर्यौं साढे बाह्रमा शवयात्रा शुरू भयो नयाँ भानेश्वरबाट तीन कुने हुँदै सिनामंगल एयरपोर्ट अनि पशुपति आर्यघाट संगीतकार प्रवीण बराइली गायक शैलेश सिंह अघिल्तिर मोटरसाइकलमा थिए हामी तारादेवी दिदीका छोरा रवि श्रेष्ठ गीतकार डाक्टर राममान त्रिषित गायक प्रेमध्वज प्रधान गायक योगेश वैद्य गायिका मीरा राणा त्यसै गरी शान्तिराम राई गाड़ीमा थियौं हामी साढे तीनतिर अग्निदान शुरू भयो असंख्य मान्छेको भीड़ थियो टेलिभिजन एफएम रेडियोको पनि उपस्थिति देखियो घाटबाट फर्केर आउँदै गर्दा हामीले एक ठाउँमा चियापान गर्यौं त्यहाँ गायक एम बराल बुद्धवीर लामा रोशन गुरूङ संगीतकार लक्ष्मण शेषसँगै थियो तारादेवी बितेको अघिल्लो दिन काठमाण्डुमा शास्त्रीय संगीतका प्रसिद्ध तबला वादक अतुल गौतमको स्मृतिमा नेपाल प्रज्ञा प्रतिष्ठानमा एउटा कार्यक्रम भएको थियो त्यो दिनसम्म तारादेवीका बारेमा कुनै सूचना थिएन तर माघ नौ गतिको बिहान यो खबर आइपुग्दा सम्पूर्ण जगत स्तम्भित भयो यो त्यति बेलाको समय थियो जति बेला सात दलको शान्तिपूर्ण आन्दोलन र सरकारी पक्षको वाहियात वार्ताको क्रम थियो र कही कहीँ कर्फ्यूको घोषणा पनि भएको थियो त्यति बेला गीतकार ईश्वर वल्लभ अस्पतालमा थिए र उनलाई निकै मुस्किलले कर्फ्यूका बीचमा काठमाडौँ मेडिकल अस्पताल पुर्याइएको थियो त्यति बेला राज संस्थालाई जोगाउन राजा गाउँ गाउँ भ्रमण गरिरहेका थिए तारादेवीले त्यही दिन देह त्याग गरिन् यो दश वर्षपछि पनि संगीत जगतमा कुनै परिवर्तन भएन र धेरै ठूल्ठूला साइनबोर्डहरू झुण्डिए संगीत नाटक एकाडेमी कला एकाडेमी रोयल्टी संगीत समाज यी धेरै नामधारी संघ संस्थाहरू आए तर आजै दिउँसो हिजो कार्यक्रम आयोजना गर्ने आस्था कला केन्द्रका केही मित्रहरू गएर वर्तमान सरकारका एक मन्त्रीलाई भेटेपछि आगामी नौ गते तारादेवीको पुण्य स्मृतिमा सरकारी तौरबाट केही कार्यक्रम गर्ने निर्णयसम्म दिए यो चर्चा तारादेवीको तारादेवीले गीत गाएको एउटा शालीन समयको तारादेवी भन्ने बित्तिकै गायिका अरूणा लामा शान्ति ठटाल दिलमाया खाती भन्दा अघिल्लो पुस्ताको एक प्रमुख गायिकाको नाम स्मरणमा आउँछ जसले नेपालका प्रख्यात संगीतकारहरू नातिकाजी शिवशंकर त्यसै गरी सम्मको पुस्तालाई र विशेष गरेर पप गायनको शैलीमा अनिल साईसम्मको पुस्तालाई तारादेवीले साथ दिएकी छिन् भने पारीबाट आएका संगीतकारहरूमा चाहे गोपाल युन्जन चाहे कर्म अम्बर गुरूङ सबैको संगीतलाई तारादेवीको स्वरले साथ दिएको छ हिजोको स्मृति सभामा कर्मयुञ्जन पनि उपस्थित थिए उनी सम्झँदै थिए तारादेवीलाई र तारादेवीले गाएको मनबहादुर मुखियाको त्यो गीतलाई सम्भवत यो गीत धेरै कम श्रोताहरूले सुन्नुभएको होला कहिलेकाहीँ संगीतकार कर्मयञ्जनसँग भेट हुँदा यो गीतको कुरा हुन्छ र हिजो पनि यो गीतको मैले उहाँसँग कुरा गरेँ कसरी यो गीत रेकर्ड भयो भन्ने प्रश्नमा एक दिन रेडियो नेपालमा स्टुडियो खाली थियो तारादेवीजी आफैले मिलाउनु भयो ल ल गरौं गीत रेकर्डिङ भन्नुभयो र एक दुई घण्टाभित्र यो गीतको रेकर्डिङ भएको हो कर्मयञ्जनले सम्झना गर्नुभयो पछि यो गीतलाई चर्चित नाटक क्रसमा टाङ्गिएको जिन्दगीमा नायिकाले एउटा जन्मदिनमा नाचगान गर्ने क्रममा प्रस्तुत पनि गरिएको थियो नेपालमा सर्वाधिक मञ्चन भएको एउटा नाटक मध्ये पर्छ क्रसमा टाङ्गिएको जिन्दगी दार्जीलिङमा अत्यन्त सफलतापूर्वक भएको यो नाटकले काठमाण्डुको राष्ट्रिय नाचघरमा पनि अपार सफलता प्राप्त गरेको थियो यही नाटक मञ्चन गरेर नाटकबाट उठेको पैसाले सांस्कृतिक संस्थानका महाप्रबन्धकले पहिलो पटक स्टारलेट कार चढ़ेका थिए तारादेवीको गीत त्यही नाटकबाट साफार गर्यो हामीले दुई हजार एक साल माघ दुई गतेका दिन काठमाण्डुको नैकापमा जन्मेका कवि मुरारी सिगदेलको का अनुसार उहाँको जन्म काठमाण्डुको नैकापमा भएको हो उहाँका पिता कृष्णबहादुर कार्की र माता राधादेवी पान पसलको व्यवसाय गर्न इन्द्रचोक आएर बसेका थिए र त्यही नै जनकवि केशरी धर्मराज थापाले तारादेवीलाई देखेको र त्यहीबाटै भैरबहादुर थापाले आफ्नो निर्देशनमा रेड नेपाल लिएर गएको र दुई हजार बाह्र सालमा उस्ताद भैरबहादुर थापाले तारादेवीसँग तिमी र हामी भेटौंला फूलबारी छेउमा यो गलगीत रेकर्ड गराएका थिए कोलकाता लगेर दुई हजार पन्ध्र सालदेखि तारादेवी गायिका कलाकारका रूपमा रेडियो नेपालको सेवामा संलग्न भई तर जीवनको एउटा यस्तो क्षणमा उनलाई अचानक रेडियोको जागिरबाट निष्कासित गरियो यद्यपि जागिर प्रशासनिक पक्षको कुरा थियो तर गायन उनको आफ्नो शक्ति र स्वरूपको परिचय थियो भारतका चर्चित गायिका लता मंगेशकरलाई पनि उन्नाइस सय अडसाठीको हाराहारीमा एउटा प्रसिद्ध पत्रकारले अब लता मंगेशकरले गाउन छोड्नुपर्छ भनेर लेख लेखेपछि लता मंगेशकरले झन धेरै गीत गाएर त्यसको जवाफ दिइन् प्रतिभालाई त्यसरी दमन गर्नुहुन्न भन्ने कुराको जवाफमा उनले धेरै पछिसम्म विशेष त उनले नूतनका नातिनी पुस्तासम्मका लागि पनि गीत गाइन् र तारादेवी पनि त्यस्तै शक्ति राख्थिन् रेड नेपालको जागिर अचानक गएपछि वा गाउनै उनले नपाउने अवस्था आएपछि उनको स्वास्थ्यमा र मस्तिष्कमा एक किसिमको आघात पर्न गयो र त्यो नै उनको बिमारीको प्रमुख कारण हुन गयो यद्यपि हाम्रो देशमा नेताहरू रिटायर हुँदैनन् कर्मचारीहरू पुनः नियुक्त हुने चलन छ तर कलाकार जो विश्वभरि नै कहिले रिटायर हुँदैनन् तिनलाई चाहिँ रिटायर गरिँदाखेरि परिने आघातको एउटा नमूना तारादेवी पनि हुन पुग्नुभयो तारादेवीको स्वरलाई सम्झना गर्दा नेपाली चलचित्रको इतिहास पहिलो चलचित्र आमाको पहिलो पार्श्व गायिका जसले आमा परिवर्तन हिजाज भोलिदेखि लिएर नेपालमा सबभन्दा बढ़ी प्रदर्शन भएको एक्काउन्न हप्ता प्रदर्शन भएको चलचित्र सिन्दूरको पनि उनी नै पार्श्व गायिका थिइन् उनले के भुवन चन्द के चैती देवी सिंह के मीनाक्षी आनन्द के शर्मिला साई सबका लागि आफ्नो स्वर प्रदान गरेकी छिन् तर नेपाली चलचित्रको व्यावसायिकतामा सबभन्दा सफल मानिएको पहिलो चलचित्र सिन्दुरमा गाएको उनको गीत गोपाल योजन र नातिकाजीको संगीत किरण खरेलको शब्दले तानसेनको श्रीनगर धाँडा मात्र होइन नेपाली चलचित्रमा नै बहार ल्याएको थियो चलचित्रको पार्श्व गायनमा तारादेवीको इतिहासलाई हातपत्ती कसैले मेट्न सक्दैन अझै विशेष त किरण खरेलको शब्द गोपाल योजन नातिकाजीको यो गीत र त्यति बेलाको यो स्टेमेन कलरको चलचित्र सिन्दुरको ऐतिहासिक सफलता तारादेवीको स्वरलाई भुल्न सकिँदैन तर तारादेवीले जीवनका दुःखका मात्र गीत गाएको हामी सम्झना गर्छौं उत्साहका उमंगका र फूलहरूका अनि फूलमा लाग्ने उठहरूका र ती ओठका हरियालीका गीतहरू हामीले कम चर्चामा सुनेका छौं आज त्यस्ता गीतहरूमा हामी विशेष आकर्षित हुनेछौं तारादेवीले जवानीका गीतहरू पनि उत्साहले गाएका छन् यहाँ प्रस्तुत छ राममान तुषितको शब्दमा तारादेवीका प्रिय संगीतकार शिवशंकरको संगीतमा राममान तुषितको शब्दमा तारादेवीको स्वर मा हजुर आएरा da ಬಿನ बाट गायिका रश्मि अमाते लेख्नुहुन्छ अघि बजेको गीत त मैले सुनेको थिइनँ सर तर लोचन भट्टराई दिदीको हिजोको कुरा सुनेर निकै दुःख लाग्यो यो लोचन भट्टराईको निम्ति मात्र दुःखको कुरा होइन हामी संगीत जगतमा लागेका धेरैको निम्ति दुःखको कुरा हो जीवनमा अशक्त भएपछि वा रोगले ग्रस्त भएपछि कलाकारलाई दुःख दिँदै किसार्दै ल्याएर कुनै मञ्चमा दिने सम्मानप्रति जुन लोचन भट्टराईले हिजो क्षोभ व्यक्त गर्नुभयो त्यसको एउटा साक्षी म पनि भए मैले आज बिहान पनि लेखे तारादेवीले होसै नहुँदा धेरै पुरस्कार पाइन् जबकि उनले बाल्यकालमै कैयौं पुरस्कार पाइन् भने जीवनमा महत्वपूर्ण पुरस्कारहरू होस गुमाएपछि वा रोगले ग्रस्त भएपछि अचेत अवस्थामा कसले पुरस्कार दियो उनलाई को को आए त्यो कार्यक्रममा उनले चिन्दै नचिनेका मान्छेहरूको भीड़मा आँखा तरर र आँसु झार्दै उनले कयौं सम्मान थापेकी छिन् तारादेवीको जीवनमा अन्तिम उनलाई दिइएको लाइफ टाइम एचिभमेन्ट अवार्ड त्यो मैले दिनुपर्ने थियो वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा तर त्यो दिन तारा दिदी अस्वस्थ भएर आउन सक्नु भएन र मैले त्यहाँ उपस्थित भएका तीनजना श्रष्टाहरू तारादेवीको जीवनमा महत्वपूर्ण योगदान पुर्याउने गीतकार किरण खरेल संगीतकार शिवशंकर र गायक प्रेमदोज प्रधान तीनै दाजुहरूलाई मंचमा बोलाएर तारादेवी दिदीलाई दिइने लाइफ टाइम एचिभमेन्ट एवार्ड दिएको थिए मेरो एउटा जीवनको अनौठो संयोग हो मैले जीवनमा पहिलो पुरस्कार गायिका तारादेवीबाट थापे र तारादेवीको जीवनको अन्तिम पुरस्कार वा उहाँलाई दिइने लाइफ टाइम एचिभमेन्ट एवार्ड मैले दिनु पर्यो र त्यो पनि उहाँको अनुपस्थितिमा यस्ता धेरै घटनाहरू छन् जसरी नाति काजीलाई धेरै यस्तै दुःखका दिनमा पुरस्कार दिइयो वा अहिले हामी अम्बर गुरूङलाई देख्छौं जहाँ पनि एकदम अचेत अवस्थामा किसार्दै लगेर खादा लगाइदिएको वा सक्दै नसक्ने अवस्थामा हातमा केही प्रमाणपत्र थम्याइदिएको हामी देख्छौं त्यसले पीड़ा हुन्छ कलाकारलाई अहिले सरकारले सोच्नुपर्ने अवस्था भएको छ अम्बर गुरूङ निकै अस्वस्थ हुँदै गएको अवस्थामा उनका परिवारले उनलाई भारतको दिल्लीमा उपचार गराउन लाने चिकित्सकको सल्लाह लिइरहेका छन् यो चार पाँच दिनपछि नै यसको निर्णय हुन्छ तर सरकारको यस बारेमा के चासो हुन्छ अझै पनि थाहा छैन तारादेवीले कसका लागि गीत गाइनन् सेनाका लागि दिदी भएर आमाका लागि छोरी भएर भाइका लागि बहिनी भएर अनि बच्चाहरूको लागि गुरामा जस्तो भएर बाल गीतदेखि लिएर राष्ट्रिय गीतदेखि लिएर देशज गीतहरूमा यी सबै गीतमा तारा देवीले आफ्नो ज्यान भरेकी छिन् यहाँ हरिभक्त कटवालको शब्दमा त्यस्तै एउटा गीत हाम्रो बाल्यकाललाई सम्झाउँछ तारादेवीको स्वर मात्र होइन तारादेवीको संगीतलाई पनि हामीले सम्मानका साथ सधैँ सम्झने गर्छौं तारादेवीले डाक्टर रामान त्रिषितका धेरै गीतहरूमा संगीत गर्नुभएको छ हाम्रो ट्विटरमा निरू थापा लेख्नुहुन्छ देशका अजय श्रष्टालाई बाँचुन्जेल भ्यागुता र मरेपछि देउता मान्ने देश हो दाजु यो प्रसंग अचेत अवस्थामा किसार्दै दिइने पुरस्कारका बारेमा उहाँले उठाउनु भएको कुरा त्यसै गरी धना पौडेलले पनि आज आफ्नो गीतको चयनमा दिलमा हजुर आएरलाई चयन गर्नुभएको छ धेरै श्रोता मित्रहरूले आफूले सुनेको पहिलो गीतमा तारादेवीको उकाली वरालीहरू त्यसै गरी फूलको थुङ्गा बहेर गए यस्ता गीतहरूलाई सम्झना गरेका छन् भने रतन चन्दले हामीलाई मेन्सन गर्नुभएको छ चारैतिर फूलहरू वा क्या गजबको शब्द र स्वर संगीत मन नै न्यानो बनायो यो भनेर उहाँले लेख्नु भएको छ अब यहाँहरू धेरैले चयन गर्नुभएको एउटा संगीतको त्रिवेणी यो कविवर माधव घिमिरे संगीतकार नाथिकाजी अनि तारादेवीको स्वर कान्तिपुरमा सपनाको सुरमा सम्झ्यो कि प्याराले यो कान्तिपुरमा हिजो एउटा घटना घट्यो तारादेवी निधन भएको दस वर्षपछि पहिलो पटक काठमाडौँमा तारादेवीको नाममा एउटा सांगीतिक श्रद्धांजलि सभा भयो कलाकारलाई बितेपछि सम्झिएको यस्तो एउटा घटना आयोजना गर्ने अद्भुत सांगीतिक संगठन थियो आस्था कला केन्द्र आस्था कला केन्द्रका प्रमुख रमेश थापासँग छोटो कुराकानी गर्नेछौँ रमेशजी नमस्कार हजुर नमस्कार दाजु यहाँहरूले हिजो आस्था कला केन्द्रमा दुई घण्टा लामो साढे दुई घण्टा जतिको कार्यक्रम गर्नुभयो स्वर किन्नरी तारादेवीलाई सम्झेर यहाँले आफै पनि अठाइस उनातिस लाख रुपियाँ ऋणमा परेको एउटा संस्थाले आफ्नै भवनमा तारादेवीलाई अजर अमर रूपमा प्रस्तुत गर्नुभयो यो प्रेरणा कसरी पाउनुभयो यहाँले हजुर दाजु विशेष त दाजुहरूकै त्यो शुभारम्भ द म्युजिकल जर्नी जुन कार्यक्रम गर्नुहुन्थ्यो पहिला त्यहाँबाट नै हामीले त्यो एउटा खालको सोच बनायौँ त्यसअनुसार अब चेतन बुवा अनि दाजु स्वयं प्रकाश दाईको प्रेरणाले हामीले झनै झनै दस वर्ष अगाडि नारायण गोपाल ज्यूको उहाँको सम्झनामा कार्यक्रम सुरु गऱ्यौँ यो नारायण गोपाल चोकमा हजुरहरूकै प्रेरणा लिएर हजुरहरूकै सहयोगमा त्यही रूपमा त्यो प्रोग्राम चलिँदै रहन्थ्यो पछि के याद आयो भने अब नारायण गोपाल आफैमा एउटा महान हस्ती त्यसै गरी तारादेवी अन्य अन्य थुप्रै यस्तो हस्तीहरूको सम्झनामा स्मृतिमा कार्यक्रम किन नगर्ने भन्ने एउटा सोच आयो हिजो कार्यक्रम त गर्नुभयो तर त्यो कार्यक्रममा गायिका लोचन भट्टराईले भाव विवल भएर राष्ट्रले कलाकारप्रति गरेको व्यवहारको गुनासो पनि गर्नुभयो र त्यही मञ्चमा भर्खरको एउटा सानो बहिनी रेकिसा केसीले तारादेवीको त्यस्तो कालजय गीतलाई कति सहज रूपमा पनि गाउनुभयो तपाईँको त्यो शिष्य परम्परा र त्यो हिजोको कार्यक्रमको संयोजनको सफलताको लागि यहाँलाई बधाई छ र हिजो कार्यक्रम सफल भएपछि आज यहाँलाई संस्कृति मन्त्रीसँगको यहाँको भेटघाट र तारादेवी बारे आगामी हुने कार्यक्रमहरू के के छन् त्यही हिजोको त्यही कार्यक्रमबाट प्रेरित भएर त्यो कार्यक्रममा उपस्थित हुनुभएको थियो दिपक केसी दाई जो नारायण गोपाल सङ्गीतको सचिव हुनुहुन्छ र सभासद रामवीर मानन्दरज्यू जो अष्टनारायण हलको चेयरपर्सन पनि हुनुहुन्छ उहाँहरूले चाहिँ हिजोको त्यो कार्यक्रमबाट अत्यन्तै प्रभावित भएर हामीलाई यो किसिमको एउटा चाहिँ प्रेरणा जाग्यो हामी उहाँको बारेमा फर्दर किन केही कार्यक्रम नगर्ने भनेर आजै उहाँले संस्कृति मन्त्री सुजन तथा संस्कृति सञ्चार मन्त्री ज्यूसँग टाइम लिनुभयो र हामी गएर भेटेका थियौँ मन्त्रीज्यूले नै आज अत्यन्तै राम्रो कुरा गर्नुभयो यस्तो यस्तो कुराहरू छिपेर बसिया छ हामीलाई सबै कुराको जानकारी हुँदैन तपाईँहरू यो फिल्डको मान्छेले भनिदिनु पर्यो मेरो कार्यकालमा हामी हुँदैखेरि किन यस्तो नगर्ने यो कार्यक्रम चाहिँ गरौँ ल उहाँको यो स्मृतिमा उहाँ देहान्त भएको दिन पारेर यो कार्यक्रम गरौँ भन्नुभयो हामीले माघ नौ गते नै घोषणा भएको हुँदा माघ नौ गतेलाई गर्न सकिन्छ कि भन्ने एउटा खालको कुरा गरेर आएको छ दाजु यहाँलाई धेरै धेरै अग्रिम शुभकामना त्यो कार्यक्रमको लागि र तारादेवीका नाममा केही गर्न सकियोस् यो हाम्रो शुभेच्छा छ र आस्था कला केन्द्रमा हरेक उमेरका गायक गायिकाले हिजो गीत गाउनुभयो यो तारादेवीकै गीतहरूमा यत्रो स्नेह देखाए यो कहिलेदेखिको तयारी थियो तपाईँहरूको खास धेरै लामो तयारी त थिएन हाम्रो क्लासहरूमा नै अलिकति सुगम सङ्गीतलाई चाहिँ त्यो ठाउँ मान्यता दिन्छौँ बेला बेलामा नारायण गोपाल गोपालञ्जन तारादेवीहरूको गीतहरू गाउने गरिन्छ विशेष त यही कार्यक्रमलाई त हामीले जम्मा जम्मा चार दिन जतिमा यो तयारी गरेको यो गीत हिजो हिजो गाएका गीतहरू हस् यहाँलाई समयको लागि धन्यवाद र आगामी माघ नौ गते हुने कार्यक्रमको लागि शुभकामना हस् धन्यवाद यहाँ हुनुहुन्थ्यो आस्था कला केन्द्रका रमेश थापा उहाँले माघ नौ गते तारादेवीको पुण्यतिथिका दिन राष्ट्रिय स्तरमा एक विशेष कार्यक्रम गर्ने तयारी पनि गर्नुभएको छ यसको लागि हामी सबैको तर्फबाट हार्दिक बधाई पनि तारादेवीको स्वरमा शिवशंकरको संगीतमा एउटा गीत बजेन भने सम्भवत अन्याय हुन्छ त्यो गीत हो सय खोला तरेर जाँदा तर त्यसै गरिकन नातिकाजीको संगीतमा भएको एउटा गीत छ टाढाबाट बोलाएको तिमीलाई नै हो मैले यो पनि अत्यन्त कालजयी गीत छ हामी यी गीतको चर्चा फेरि पछि पनि गर्नेछौ तर यति बेला सय खोला तरेर जाँदा यादव खरेलको शब्दमा आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सन्दीप सुन्दास सहित यो प्रस्तोता प्रकाश हामी विदा चाहन्छौ भोलि गीतकार भैरवनाथ रिमाल कदमको जन्मदिनको उपलक्ष्यमा जन्मोत्सवको उपलक्ष्यमा एक विशेष कार्यक्रम लिएर हाजिर हुनेछौ कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज